मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी विरूद्ध परेको सबै रिटहरूमाथि आजदेखि सुनवाई शुरू हुने भएको छ नौजना न्यायाधीशहरूको विशेष इजलासले आजदेखि सुनवाई शुरू गर्नेछ रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै अदालतमा परेको सहित अरू रेटको एकमुष्ट सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ मुद्दाको अन्तिम फैसलाका लागि बहस शुरू हुनेछ अधिवक्ता ओम प्रकाश नरियाल र भरतमणि जङ्गमले दायर गरेको मुद्दासँगै बाधा अड्काउ फुकाउको विरोधमा फरेका मुद्दाको समेत एकमुष्ट समावेश गरी असार बिस गति पेश गर्न छ गति आदेश दिएको थियो रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जङ्गमले गत फागुन पन्ध्रमा राष्ट्रपति समेतलाई विपक्षी बनाई दायर गरेको मुद्दालाई यसअघि नै अग्राधिकारमा राख्ने निर्णय भइसकेको छ निर्वाचन क्षेत्र निर्धारण आयोगले आज पनि छलफललाई निरन्तरता दिएको छ आयोगको कार्यालय नयाँ बानेश्वरमा अहिले जारी छलफलमा आज कानून विधहरूलाई बोलाइएको छ आयोगले क्षेत्र निर्धारणको प्रतिवेदन बनाउनु पूर्व अहिले विभिन्न क्षेत्रका विज्ञहरूसँगको छलफललाई निरन्तरता दिएको हो यसअघि हिजो विभिन्न क्षेत्रका विज्ञहरूसँग गरेको छलफलमा दलहरू जस्तै विज्ञहरूका सुझाव पनि फरक फरक आएका थिए कसैले जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्न सुझाव दिएका थिए भने कसैले जनघनत्वको मुद्दा उठाएका थिए चुनावी वातावरण र असन्तुष्ट दलहरूसँगको वार्ताका विषयमा सरकारले छलफल गर्दैछ केही बेर अघि शुरू भएको मन्त्री परिषद बैठकमा चुनावका लागि चाहिने सुरक्षा नेकपा माओवादीले चुनावका विपक्षमा गरेको निर्णय र असन्तुष्ट दलहरूसँगको वार्ताका विषयमा छलफल हुनेछ बैठकमा चुनावसँगै विभिन्न मन्त्रालयगत एजेण्डा र बजेटको तयारीका विषयमा पनि छलफल हुनेछ बजेटमा जनता केन्द्रित कार्यक्रम निर्वाचन आयोगले मागेको सिलिङ सहितका विषयमा पनि छलफल हुने मन्त्री परिषदको कार्यालयले जनाएको छ तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान सभा निर्वाचनमा मधेसी दलहरूबीचको एकता र आफ्नो पार्टीको रणनीतिका विषयमा आज आधिकारिक धारणा सार्वजनिक गर्दैछ हिजो बसेको कार्य सम्पादन समिति बैठकको निर्णय आज सार्वजनिक गर्ने तमलोपाले बताएको छ तमलोपाले मधेसी दलहरूबीच एकता र मोर्चाबन्दी सहितको रणनीति बनाएको छ त्यस्तै चुनाव समयमै गर्नका लागि दबावमुक्त दबावमूलक अभियान चलाउने विषयमा पनि निर्णय भएको प्रवक्ता सुरेन्द्र शुक्लले जानकारी दिनुभएको छ चितवनको पिसलिङमा बुधबार राति भएको सवारी दुर्घटनामा परि पूर्व मन्त्री किरण गुरुङसहित चारजना घाइते भएका छन् मुगलिङबाट काठमाडौँ जाँदै गरेको ना दुई ख आठ चार नौ नौ नम्बरको ट्रक र काठमाडौँबाट मुगलिन आउँदै गरेको ग एक छ सात नौ एक छ नम्बरको कार एका पसमा ठुक्किँदा सहित मकनपुर हेटौँडा चारका सन्तोष लामा पोखराका रमा गुरुङ बोस गुरुङ घाइते हुनु भएको हो घाइते चारैजनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ प्रस्तुति गृह थापाथलीमा टेस्ट्यू अर्थात् आइभीएम प्रविधिबाट कृत्रिम गर्भदान गर्भदान सेवा लिन चाहनेको संख्या बढ्दै गएको छ पहिलो पल्टमा असफल भए पनि दोस्रो प्रयास सफल भएसँगै सेवा लिनका लागि निवेदन दिनेहरू बढेको अस्पतालले जनाएको छ अस्पतालका निर्देशक डाक्टर शिला वर्माले झण्डै पचासजनाले सेवा लिनका लागि निवेदन दिएको बताउनु भएको छ निजी अस्पतालको भन्दा कम मूल्यमा आइफिएम सेवा दिइने र सेवा प्रभावकारी हुँदै गएकाले सेवा लिन चाहनेको संख्या बढेको उहाँको भनाइ छ प्रस्तुति गृहमा अहिलेसम्म आइफिएम प्रविधिबाट गर्भदान गराइएका मध्ये पाँचजनामा सफल भएको छ तेस्रो चरणमा सातजनामा गरिएको छ त्यसको नतिजा आउन अझै दुई हप्ता जति लाग्ने डाक्टर वर्माले बताउनु भएको छ निवेदन दिन गएका मध्ये उमेर र प्रजनन क्षमता बढी देखिएकालाई विशेषज्ञले छनौट गर्ने र त्यसपछि औषधि उपचार सुरु हुने गरेको छ पुरै उपचार प्रक्रियामा एक महिना जति समय लाग्ने वर्माले बताउनु भएको छ इजिप्टमा निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरी सैनिकको गरिएको छ सेना प्रमुख जनरल अफ्देल फतह अल सिसीले राष्ट्रपति मोर्सीलाई गिरफ्तार गरी सैनिकको गर्नु भएको हो उहाँले संविधान खारेज गर्दै राष्ट्रपतिको अधिकार र काम अब मुख्य न्यायाधीशले सम्हाल्ने पनि घोषणा गर्नुभएको छ नेपाली समय अनुसार आज बिहान राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै सेना प्रमुख सिसीले अब चुनाव नहुन्जेल अन्तरिम सरकार मुख्य न्यायाधीशले नै सम्हाल्ने बताउनु भएको छ सेनाले दिएको चौबिस घण्टाको अल्टिमेटम अनुसार राष्ट्रपतिले राजीनामा नदिएपछि सेनाले कु गरेको हो मुर्सीलाई अपदस्त गरेपछि उहाँका विरोधीहरूले सड़कमा खुसी मनाइरहेका छन् सेनाको कदमको विरोध गर्दै मोर्चीका समर्थकहरू पनि प्रदर्शनमा उत्रिएका छन् सेनाको कदम पछिको अवस्था